नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी जीएस पौडेलको उपन्यास एक सरको माया लिएर आइपुगेका छौँ यसको तेस्रो श्रृङ्खला हामीले आजको श्रुति सम्वेकमा वाचन सुन्छौँ गएको साता हामीले एक सरको मायाको छत्तिसौँ पृष्ठसम्मको वाचन सकेका छौँ छत्तिसौँ पृष्ठसम्म पुगिसक्दा चालिसदाई र नायक आलोकको घुम्ती घुम्ने क्रम धेरै छ चालिसे दाईको अनुहारमा आएको मलिनतासँग आलोक जिज्ञासा राख्छ किन उनको अनुहार मलिन छ भनेर तर आलोकले पत्ता लगाउन सकेको छैन कारण आजको श्रृङ्खलामा पत्ता लगाउन पनि सक्छ जिएस पौडेलको एक सरको मायाको तेस्रो श्रृङ्खला अब वाचन हुन्छ पृष्ठ सैतिसबाट व्हाइट बिच छालहरूसँग भलाको सारी गरिरहेको थियो म चौराहाबाट पश्चिमतिर लागेँ ब्रेड फ्रुटका रुखमुनि बेन्चमा एक जोडी एकअर्काको अङ्गालोमा हराइरहेका थिए त्यो दृश्य देख्दा लाग्यो जवानीमा यसरी जोडी ढुकुर जस्तै बसेर प्रेम गर्न जुरेको रहेनछ भाग्यमै नभएपछि टाउको फडेर नहुने दाइर अहमद रक्बबाट पश्चिमतिर फर्केर चुरोट पिइरहेका थिए चुरोटको धुवालाई पूर्वबाट बहँदै गरेको हावाले समुद्रतिर उडाउँदै थियो उनीहरू एउटै चुरोट पिइरहेका थिए एक सरको तानेर अहमदले दाइलाई दियो दाइले एक सरको तानेर फेरि अहमदलाई दिए अहमदले एक सरको तानेर फेरि दाइलाई नै दियो मैले दाइलाई बोलाएँ मेरो आवाज सुनेर दुवैजना केही सतर्क भए आफ्नो हातको चुरोट अहमदलाई दिँदै दाई मलाई हेर्दै बोले आउनु भाइ यतै बसौँ म चिप्ला चट्टानहरूमा सतर्क हुँदै गएँ दाईले आफ्नो पुटो अहमदतिर सार्दै भने मिठो निद्रामा हुनुहुन्थ्यो उठाउनै मन लागेन म दाईको छेउमा बसेँ दाईले चुरोट र लाइटर निकालेर मतिर हेर्दै सोधेँ चुरोट पिउने मतिर हेर्दा दाईको मुहारमा लाइट पर्यो तर त्यो लाइटमा पनि दाईको मुहार कालै थियो आँखा रसिला थिए चुरोट र लाइटर मसँगै थियो मैले आफ्नै गोजीबाट निकालेर दिएँ चुरोट तान्दै गर्दा अहमदले सोध्यो हावार आलोक मैले आफू ठिकठाक रहेको कुरा जानकारी गराउँदै उसको बारेमा सोधेँ उसले खिस्सा हातेर दाँत देखाउँदै भन्यो आई एम गुड उसले गुटको उलाई तन्काएर लामो पार्दै भन्यो फेरि उसले टाउको कन्याउँदै दाइतिर हेरेर भन्यो चालिसै म घर जान्छु ल काम छ दाई समुद्रतिर हेर्दै थिए उनले केही जवाफ दिएनन् उसले फेरि बोलायो चालिसे दाई हलचल भएनन् अनि मैले उनलाई कोट्याउँदै भने दाई दाई झस्किँदै बोले ओके ओके अहमद बोलेको त उनी सुनिरहेका रहेछन् तर किन बोलेनन् मेरो मनमा कुरा खेल्न थाल्यो उनी किन टोलाएका होलान् अहमद निस्कियो मैले पहिलो खिल्ली सकेर दोस्रो खिल्ली चुरोट सल्काउन खोजेँ तर हावाले दिएन अनि हातमा खेलाउँदै समुद्रमा गोता लगाउन थालेँ दाई घोत्लिरहेकै थिए केही बेर सन्नाटा छायो उनको निजी मामिलामा दखल दिन मन लागेन मलाई चुरोटको तलतल लाग्यो स्ट्रिट लाइटको पोल मुनि पुगेर सल्काएँ म दाईको नजिक पुगेर चुरोट तिर्साउँदै बोलेँ सल्काउने हो दाई दाईले केही नबोली चुरोटबाट चुरोट सल्काए अनि लामो सर्को तानेर हावामा धुवाँ छोडिदिए उनले एकछिनमा लामो सास तानेर भने यो धुवाँ जस्तै मनको पिर उडेर नजाने रहेछ भाइ दाईको कुरा ओजिलो थियो म केही बोलिनँ फेरि दाई नै बोले एउटा विवाहित लोग्ने मान्छेलाई आफ्नो श्रीमती बाहेक अरूसँग प्रेम गर्न अनुमति हुँदैन तर मैले पालना गर्न सकिनँ दाई पर क्षितिजतिर हेर्दै सुस्तरी बोलिरहे प्रेमको आगो सल्कियो भाइ ख्यालमै यो मनले कसैको सामिप्यता खोज्यो र म त्यही सामिप्यताको न्यानोपनमा हराउँदै गएँ आज त्यो न्यानो बतबती पोल्ने आगो भएको छ जसको रापमा म जलिरहेको छु दाइले क्षितिज निहाल्दै मलाई फ्ल्यासब्याकमा लिएर गए कुनै पुरानो सिनेमामा चाहिँ समुद्रको छेउमा रक्बमा बसेर चुरोट तान्दै दाई आफ्नो प्रेम कहानी भन्न थाले म पनि धुवा उडाउँदै सुनिरहेँ दाइले कहानी सुरु गर्दा आकाश कालो भएर आएको थियो पानी पर्न पर्न खोजिरहेको थियो तर परिहालेको भने थिएन जब उनले कहानी सकाए तब पनि अकस्मात पानी दर्कियो हामी हतार हतार रक्बोबाट झरेर स्ट्रिट लाइट हुँदै ब्रेड फ्रुटको बोट मुनि पुग्यौँ दर्किएको पानी दुई मिनटमै रोकियो दाइले भिजेको हात पाइन्टमा पुछेर खल्तीबाट चुरोट निकालेर फेरि सर्काए उनले कथा त सकाए तर त्यसको अन्त्य भएको थिएन मलाई खोल्दुरी लाग्यो अनि सोधिहाले दाई अब हजुरले के निर्णय लिनुहुन्छ त दाइले रक्बोलाई हेर्दै गम्भीर भएर भने प्रायश्चित गर्छु भाइ रातको एघार बजे चौराहाको पूर्वपट्टिको गल्लीमा रहेको एउटा बङ्गालीको क्याफेमा कालुसा अर्थात् कालो चिया र हिँडिका अर्थात् मालदिभियन सोटिट्स खाएर दाईसँग म छुट्टिएँ डोनीले आफ्नो गति बढाउँदै गर्दा मेरो मनमा दाइले सुनाएका घटनाहरू नाच्न थाले होटलको गेट अगाडि ट्याक्सी रोकियो पछिल्लो ढोकाबाट एउटै अद्वैंसी महिला निस्किन् होटलको दोस्रो तलामा च्यालको छेउमा उभिएका चालिसे दाईको नजरमा ती महिलामा पर्यो उनी माझ्दा थिइन् दाईले उनलाई पहिलोपटक देखे माझ्दाको सुन्दरताको गहिराईमा डुबेर दाई टोलाउन थाले माझदाको हातमा पैसाको नोट थियो उनी हतार हतार होटलको गेटमा गइन् उनी त्यहाँ पैसा साट्न गएकी हुनुपर्छ ट्याक्सीले हर्न बजायो माझ्दाले हातले एकछिन भन्ने इसारा गरिन् गेटपालेसँग पनि खुल्ला रहेनछ ऊ माझदालाई मद्दत गर्नका लागि त्यो नोट लिएर भुइँतलाको रेस्टुरेन्टमा छिर्यो दाई होटलको प्रशासन र एचआर विभागमा सहायकको पदमा काम गर्थे गेटपालेले अवेर गर्यो ट्याक्सीवालाले फेरि हर्न बजायो माझदा गेटमा पालेको प्रतीक्षा गर्दै थिइन् उनी ट्याक्सीको हर्न सुनेर आत्तिन् पालेले अवेर गर्यो ड्राइभर ट्याक्सीबाट निस्केर माझ्दातिर हेर्दै भुनभुनाउन थाल्यो माझ्दा राति भएन गेटपाले दौडिँदै आएको देख्दा उनी तत्काल गुलाबी भएन उनले हतार हतार दुईवटा नोट ड्राइभरलाई दिइन् ड्राइभरको रिस शान्त भएको थिएन ऊ थुत्त पैसा तानेर ट्याक्सीभित्र छिर्यो अनि जोडले ढोका लगाएर ट्याक्सी हुत्ते आयो म हुत्तिएर अगाडिको कुर्चीमा ठोकिएँ म चढेको डोनी रोकिने बेलामा जेट्टीको बारमा ठोकिएको रहेछ म टर्मिनलबाट निस्केर कोठातिर लागेँ माझ्दा दाईको अफिसमा एकाउन्टेन्टको पदमा काम गर्न आएकी रहेछन् दोस्रो तलाको आधा भागमा दुईजना डाइरेक्टरको क्याबिन थियो उनीहरू नै त्यो होटलका मालिक थिए बाँकी भागमा ठुलो हल थियो जहाँ सबै विभागका कर्मचारीको टेबल र एक एकवटा आलमारी थियो सानो होटलको कार्यालयमा कर्मचारी कति नै हुन्छन् र दाइ र माझदाको दिनहुँ भेटघाट र बोलचाल हुन्थ्यो अहमद पनि त्यही होटलमा काम गर्थ्यो ऊ आइटी सम्बन्धी काम हेर्थ्यो चालिसे दाइ र अहमद नजिक थिए उनीहरू एउटै चुरोट सर्को सर्को गरेर पालै पालो तान्न थालिसकेका थिए दाइले दिवेही भाषा पनि सिकिसकेका थिए बेला बेलामा कर्मचारीहरूबीच हँसी मजाक चल्थ्यो दाई माझ्दालाई कुनै न कुनै बाहनामा जिस्काउन पछि पर्दैनथे माझ्दा पनि मजाले जिस्किन्थिन् माझ्दा र दाईबीचको सम्बन्ध बिस्तारै निकट र मिष्ट हुँदै गयो उनीहरूबीच कामको बाहनामा बिस्तारै राति अबेरसम्म फोनमा कुराउन थाल्यो फोनको घन्टी बज्यो चालिस दाईले गरेका रहेछन् हेलो कोठा पुग्नु भयो भाइ हजुर पुगे दाई भोलि त शुक्रबार हो क्यारे हुलुमालीतिर घुम्न जाने कि रेस्ट गर्नुहुन्छ नयाँ ठाउँ हेर्न मन छ दाई रेस्ट पछि गरौँला नि ल भाइ उसो भए म भोलि दिउँसोतिर त्यतै आउँछु अनि जाउँला ओके दाई गुड नाइट सावर लिएपछि कफी बनाएर म बालकोनीमा गएँ कफी बनाउँदै हुनुहुन्छ एक दिन माझदाले स्टाफ क्यान्टिनमा आफ्ना लागि कफी बनाइरहेका चालिसे दाईलाई सोधिन् दाई मुस्कुराउँदै भरे हजुर माझदाले ऱ्याकबाट सेतो कप निकालेर दाईको अगाडि राख्दै भनेन् कि मलाई पनि तपाईँको हातले बनाएको कफी पिलाउनुहुन्छ दाईले कफी बनाएर माझदालाई पनि दिएर आफूले पनि लिए गुलाफी ओठले कफीको पहिलो स्वरूप तानेपछि माझदाले भनिन् कफी त मिठो बनाउनु हुँदो रहेछ दाई फेरि लज्जालु पारामा मुसुक्क मुस्कुराए यति मिठो कपी पिलाएको गुण कसरी तिर्ने होला माझदाको मायालु पाराको कुरा सुनेर दाइले जवाफ दिए कुनै दिन आफ्नै हातको कफी पिलाएर तिर्नु होला नि दुबईको आँखा जुधे अनि आपसमा बात मार्न थाले कफीको अन्तिम घुड्की र चुरोटको अन्तिम सर्को तानेर म बाल्कोनीबाट कोठामा फर्केर बिस्तारामा पल्टिएँ फोनको रिङटोन बज्यो बन्द भयो एकछिनमा फेरि बज्यो फेरि बन्द भयो मेरो आँखा खोले उज्यालो भइसकेको रहेछ बाहिर घाम लागिरहेको देखेँ अनि टुलमाथिको घडी तानेर हेरेँ एघार बजिसकेको रहेछ हल्का जिउ दुखिरहेको थियो धेरै बेर सुतिएछ उठेर मोबाइल चार्जबाट निकालेर हेरेँ काकाको नम्बरबाट दुईवटा मिस कल आएको थियो अल्छी गर्दै बिस्तारामा पल्टिएर फोन लगाएँ हेलो दाई ज्योतिले फोन उठाएँ हेलो के छ फुच्ची तेरो खबर ठिक छ दाई अनि हजुरले मैले पठाइदिएको पाइन्ट पाउनुभयो कस्तो लाग्यो फिट भयो कि भएन गएको भाइटिकामा बहिनीले मेरो लागि एउटा जिन्स पाइन्ट पठाइदिएकी थिए त्यो पाइन्ट रिकी दाईले आबुधाबी लगिदिएका थिए त्यो पाइन्ट म मालदिप्स आउने अघिल्लो दिन हात परेको थिएँ तर लगाएकै थिएन मलाई बहिनीको मन कुडाउन मन लागेन अनि नलगाए पनि भनिदिएँ पाएँ नानी राम्रो लाग्यो अनि फिट पनि भयो बहिनीले खुसी हुँदै भने थाहा छ दाई त्यो प्यान्ट किन्दा मैले नारायणघाटको कम्ता चक्कर लगाइनँ पछाडिबाट काकी कराउँदै हुनुहुन्थ्यो होइन त मात्रै बोल्ने हो र यता ले फोन बहिनीले भने त्यो प्यान्ट लगाएको एउटा फोटो फेसबुकमा पठाइदिनु न है मेरो ह्यान्डसम दाई काकी पछाडिबाट फेरि कराउनु भयो अँ के अँ तेरो एकलौटी ह्यान्डसम दाईको फोनमा धेरै पैसा नसक्दा फोन लेखु रुक्क अँ हुन्छ यसको एकलौटी मेरो चाहिँ को नि काकीलाई काउन्टर दिँदै फुच्चे अर्थात् मेरो भाइ किरण करायो बहिनी गाउँकै सरकारी विद्यालय जनता उच्च माविमा बाह्र कक्षामा पढ्दै थिए भने भाइ एसएलसीको तयारी गर्दै थियो हेलो बाबु काकीले फोन खोसी छाड्नुभयो छुट्टीको दिन जिउ त्यसै अल्छी हुने सरसफाइको काम गर्नै पर्यो घुम्न जाने प्लान छ सानातिना थुप्रै काम छन् दारी पनि मिलाउनु छ सबै थोक छाडेर मलाई पहिला कफी नै पिउन मन लाग्यो केतलीको चिसो पानीलाई बिजुलीको स्विच थिचेर तताउँदै माझदाले भनिन् आज दुई महिनापछि बल्ल तिमीले पिलाएको मिठो कफीको पैँचो तिर्न पाएँ दाई माझ्दाको पछाडि भान्साको एउटा भित्तामा अडेस लागेर उभिरहेका थिए उनले भने मैले त त्यही दिनदेखि कुरिरहेको थिएँ तिम्रो बोलावट ढिलो आयो माझ्दाले मुसुक्क हाँस्दै भनिन् हेर्दा हेर्दै हामी तपाईँबाट तिमीमा झरिसकेछौँ है उनी फेरि मुस्कुराइन् दाई बिस्तारै भित्ताबाट कफी बनाउँदै गरेकी माझ्दाको पछाडि पुगेर बोले झरेका होइनौँ चढेका हौँ सम्बन्धका चिडीहरू उक्लिँदै गर्दा सम्बोधनका शब्दहरू पनि हलुका आउँदै जान्छन् गरुङको सम्बोधनले उचाइदिन सक्दैन चालिसे तिम्रो बातहरू मलाई मिठा लाग्छन् माझ्दाले पछाडि नफर्की जवाफ दिइन् दाईलाई माझ्दाको अद्वैंसी यौवन बोकेर उभिएको शरीरको पोस्टिरियरले गिज्जाइरहेको थियो उनलाई लागेको थियो पछाडिबाट माझ्दाको कम्मरमा मिठो काउकुती लगाइदिउँ अनि चाप्प समातेर गर्दनमा चुम्बन बर्साउँदै उकाली चढौँ उनले तयारी गर्दा गर्दै माझ्दाले उनीतिर फर्किएर हातमा तातो कफीको कप थमाइदिन् त्यति नै बेला कसैले ढोका ढक ढक पार्यो माझ्दाले डोर भ्योरबाट हेरेर आत्तिँदै दाइलाई भनिन् चालिसे तिमी बाथरुममा जाऊ त प्लिज को हो र साथी हो म कुरा गरेर फर्काउँछु एकैछिन लुक न प्लिज ढोका फेरि ढकटक गर्यो दाई हातमा कफीको कप बोकेर बाथरुम बसे मेरो ढोकाको बेल बज्यो चालिसे दाई आइपुगेछन् चाँडै पो आउनुभयो त दाई दाईले पसिना पुस्दै भने कोठामा एक्लै बस्न दिक्क लाग्यो एकछिन हजुरसँगै गफिएर हुलुमालेतिर जाउँला भनेर नि ठिक गर्नुभयो दाई त्यो दिन दाईको हातको मिठो लन्च खाने मौका मिल्यो नुहाई धुवाई गर्दा गर्दै चार बज्यो हामी पाँच बजीतिर कोठाबाट निस्क्यौँ एकछिन झन्डा पार्कमा बस्यौँ शुक्रबार झन्डा पार्कमा नेपालीहरूको भिडभाड नै हुँदो रहेछ पार्कमा थुप्रै नेपाली युवतीहरूको पनि उपस्थिति थियो दाइले चिनेका नेपालीहरूसँग छोटो परिचय गराए मेघ कुमार अशोक सुनिल बाल र विकास फरासिला रहेछन् एकछिन रमाइलो भयो तिनीमध्ये एउटाले भन्यो यो फुलबारीमा आँखा लगाउँदा लगाउँदै हरेक शुक्रबार सकिन्छ मन परेको फुलको कि त माली हुन्छ कि त फुलको जोबनै जाली हुन्छ अर्को साथीले थप्यो अरे यार धेरै फुलमा आँखा नलगाऊ यता जेब खाली हुन्छ उता भाउजूको गाली हुन्छ हामी सबै गलल हाँस्यौँ दाई पनि हाँस्न खोजे एकछिनको हाँसोपछि अर्को साथीले भन्यो नयाँ वर्ष दुई हजार बहत्तरमा नेपाल मालदिप्स मैत्री समाजबाट बडुहुरा पिकनिक जाने निर्णय भएको छ जाने होला नि अर्को साथीले भन्यो पिकनिकमा त झन् नयाँ नयाँ फुल भेटिन्छन् भमरो नगई छाड्ला र हामी फेरि हाँस्यौँ एकछिनपछि झन्डा पार्कमा भेटिएका फरासिला साथीहरूलाई त्यहीँ छाडेर रिङ रोड माझीदाईको बगैँचा र एयरपोर्ट जाने जेट्टी हुँदै हामी हुलुमाले फेरि टर्मिनलमा पुग्यौँ त्यहाँ एघार रुफियाको दुईवटा टिकट काटेर हामी डोनीमा बस्यौँ बिस मिनटको यात्रापछि हामी हुलुमाले पुग्यौँ मालेको उत्तर पूर्वमा रहेको एयरपोर्टको पनि उत्तर पूर्वमा अवस्थित हुलुमाले मालेभन्दा धेरै शान्त टापु रहेछ फेरि टर्मिनलबाट निस्केर हामी बिचबाट हुलुमालेको टापुलाई चिर्दै अर्कोपट्टिको किनारामा निस्क्यौँ मालेको बढ्दो भिडलाई व्यवस्थित गर्न त्यो टापुलाई स्मार्ट सिटीको रूपमा विकास गर्न लागि रहेछ धेरै निर्माणाधीन कोलोनी ठूलो सडक पर्याप्त पार्किङ र पार्कहरू पूर्वमा लगभग डेढ किलोमिटर लामो सुन्दर व्हाइट स्यान्डविच हुलुमालेको दक्षिणी टुप्पोबाट एयरपोर्टसम्म मोटर पनि जोडिएको त्यसैले होला मालेबाट एयरपोर्ट हुँदै हुलुमाले जोड्ने पुल बनाउन लागि एयरपोर्ट भएको टापुको खास नाम हुलहुले रहेछ केही बेर हुलहुमालेको चक्कर लगाएपछि हामी सेन्ट्रल पार्कमा पुग्यौँ पार्क ठुलो थियो भुइँको जमिनमा चाइनिज दुबो लगाइएको थियो पार्कभित्र पैदल बाटोका लागि मोजाक टाइल्सहरू बिछ्याइएका थिए बाटोको छेउछाउ र पार्कमा अन्य भागमा फुल नै लागेका थुप्रै गुलमोहरका बोटहरू थिए केही गुलमोहरका बोटमुनि बस्नका लागि बेन्च राखिएको थियो पार्कको ठिक बीचमा बुढी जस्तै सानो पोखरी थियो जसको बीचबाट दुईतिर जोड्ने एउटा काठको पुल बनाइएको थियो पोखरीमा कमलका पातहरू तैरिरहेका थिए केही पातहरूको बीचबाट हलुका गुलाबी रङमा मुस्कुराउँदै कमल फुलिरहेको पार्कमा मान्छेहरूको चहल पहल बढिरहेको थियो हामी एउटा गुलमोहरको बोटमुनिको बेन्चमा बस्यौँ हामीभन्दा केही अगाडि एउटा परिवारका सदस्यहरू दुबोमाथि चकटी बिछ्याएर बसिरहेका थिए केटाकेटीहरू खेलिरहेका थिए एउटी फुच्चीले खेलिरहेको भकुण्ड गुड्दै चालिसदाईको खुट्टा खुट्टानिर आयो दाइले भकुण्डो उठाउन खोज्दै गर्दा उनको छेउमा बसेकी माझदाले पहिले उठाइन् र आफू पनि उठेर फुच्ची भएतिर गइन् उनी भकुण्डो फर्काउने बाहनामा त्यो फुच्चीसँग रमाउन थालिन् एकछिनमा फुच्चीले एउटा आग्रहहीन चुम्बन माझदाको गालामा टाँसिदिएर गए माझदा फर्केर आउँदा उनको आँखामा भिन्न चमक थियो उनी दाईको छेउमा बसेर फेरि त्यही फुच्चीलाई हेरेर टोलाउन थालिन् सायद त्यति बेला उनी निसन्तान हुनुको पीडा बोलाउने कोसिस गर्दै थिइन् सन्तान नभएकाले नै उनको श्रीमानको माया बाँडिएर दुई टुक्रा भयो उनका श्रीमान बाबु भने तर उनी आमा भन्न सकिनन् औपचारिकतामा सीमित रहेको सम्बन्ध पनि टुट्यो उनी आफ्नो गाउँ हितादु छोडेर माइती गाउँ माले आइन् हुलुमालेमा काम मिलेपछि उनी त्यतै कोठा लिएर बस्न थालिन् दाईले माझदाको आँखाबाट रसाइरहेको आँसु पुछिदिए माझदाले आफ्नो टाउको दाईको काँधमा राखिन् दाइले उनको मुलायम केस खेलाउँदै टाउकोमा हातले थपथपाए त्यति बेला पनि माझदाका आँखा फुच्चिकै पछाडि दौडिरहेका थिए साँझ परिसकेछ दाई र म बेन्चबाट उठेर टर्मिनलतिर लाग्यौँ फेब्रुअरी सत्र मङ्गलबार शिवरात्रिको दिन थियो म अफिस जाँदै गर्दा आइजिएमएच र माझिदी मागुको बिचमा पर्ने स्कुलमा कुनै फङ्सनको तयारी हुँदै थियो तर त्यो शिवरात्रिको फङ्सन नभएर अन्य कुनै थियो स्कुलको परिसर रङ्गीचङ्गी कागज र विभिन्न रङका बेरुनहरूले सजाइएको थियो विद्यार्थीहरू स्कुल आउने क्रम जारी थियो त्यो देखेर मलाई एक्कासी स्कुलकी जीवनको याद आयो यादमा आएकै साथीहरू धेरै साथीहरू त सम्पर्कविहीन भइसकेका थिए मनोज पटेल बचपनको मेरो जिग्री ऊ भने मेरो सम्पर्कमै थियो उसको बुवा सरकारी स्कुलमा पढाउँथे उनले हाम्रै छिमेकी फुपूलाई विवाह गरेका थिए मनोज हाम्रै गाउँमा जन्मेर हुर्केको थियो ऊ र म नारायणी प्रावि सिखौलीमा पाँच कक्षासम्म सँगै पढेका हौँ पाँच पास भएपछि म रत्नराज्य रत्नराज्यलक्ष्मी माविमा पढ्न थालेँ ऊ परासी गयो उसको बुबाले परासीमा घर पाएको सरुवा मिलाए त्यसैले हामी छुट्टियौँ तर हाम्रो सम्बन्ध कहिल्यै छुट्टिएन हरेक साल बर्खे बिदामा ऊ मामा घर आउँथ्यो अनि हामी काकाले किनिदिनु भएको एटलस साइकलमा चढेर खुब घुम्थ्यौँ उसलाई नारायणीमा पौडी खेल्न पनि मैले नै सिकाएको हुँ एसएलसीपछि म नारायणघाट बालकुमारी उच्च माविमा पढ्न थालेँ ऊ पढाइमा अब्बल थियो त्यसैले काठमाडौँ गएर पढ्न थाल्यो अहिले ऊ मनोचिकित्सक भएर काठमाडौँमा सेटल भएको छ सानोमा म उसलाई टेगोर भनेर जिस्काउँथेँ एकाउन्न बाहन्न सालको कुरा हो नारायणीमा ठुलो बाढी आएको थियो सत्य हरिश्चन्द्रको कथामा जस्तै नारायणीका माछाहरू उफ्रिँदै किनारामा आइपुगेका थिए मुकुन्दपुर गाविसका मान्छेहरूले सायद अझै पनि त्यो दिन यादमा राखेका होलान् गाउँका मान्छेहरू जस्तै काका काकी पनि पुरानो झुल बोकेर नारायणीतिर भयो म र मनोज पनि काका काकीको पछि पछि दगोऱ्यौँ त्यति बेला बहिनी जन्मिएकै थिएन त्यो दिन काका काकीले झुलमा पारेको माछा टिपेर डेलीमा हाल्दै गर्दा एउटा रातो टाउको र जुङ्गा भएको टेगोर माछाले मनोजलाई टोकेर रुवाइदिएको थियो उसलाई त्यो रात ज्वरो पनि आएको थियो त्यो दिनदेखि मनोज माछा देख्दा पनि तर्सिन्थ्यो मैले उसलाई त्यसपछि टेगोर भनेर जिस्काउन थालेको थिएँ खैर बालापनको याद त्यस्तो समुद्र हो जहाँ एकपटक गोता लगाएपछि निस्कने मन लाग्दैन यादै यादमा म त अफिस पुगिसकेछु मैले माझिदी मागुको ट्राफिक लाइट कसरी पार गरेँ होला मान्छेहरू सिक्स सेन्सको कुरा गर्छन् सायद त्यसैले काम गर्यो अफिसको कामले राम्रै गति लिँदै गयो मैले चिनेका केही नयाँ रिसोर्टहरूले कोटेसन माग्न थालेका थिए उनीहरूले चाँडै सामान खरिद गर्छौँ भन्ने आश्वासन पनि दिएका थिए मैले केही रिसोर्टहरू भिजिट गर्ने प्लान पनि बनाइरहेको थिएँ रिसोर्टहरूको लिस्ट तयार गरेर म अन्य तयारीतिर लागेँ मेरो वर्क पर्मिट कार्ड पनि बनिसकेछ चालिस दाईले मेरो हातमा थमाउँदै भने अब हजुरले स्कुटरको लाइसेन्सका लागि पनि अप्लाई गर्नुहोस् भाइ छोटो समयमै चालिस दाईसँग मेरो आत्मीयता बढेको थियो उनले मलाई शिवरात्रिको निम्तो पनि दिए उनीभन्दा अझ उनको प्रेम कथा मेरो दिमागमा गढेको थियो होलुमालेबाट फर्किएपछि भ्यालेन्टाइन डेको दिन म भिलिङली गएको थिएँ त्यो दिन मैले पुनः दाईको प्रेम कथामा डुबुल्की मारेको थिएँ त्यो साँझ दाईले अहमदसँग बसेर एउटै खिल्लीका सर्काहरू पालै पालो पिएपछि भनेका थिए भाइ म जागिर छोडेर घर जाने मनसायमा छु अचानक दाईको त्यस्तो कुरा सुन्दा मलाई भित्र कता कता नराम्रो लागिरहेको थियो त्यतिखेर मलाई दाईसँगको आत्मीयता महसुस भएको थियो दाईको हातबाट वर्क पर्मिट कार्ड लिएर आफ्नो खल्तीमा राख्दै थिएँ दाईले भने अस्ति राजीनामा लेखेर दिएको थिएँ आज बिहान म्यानेजरले बोलाएर तेरो रिप्लेसमेन्टमा मान्छे राखेपछि जालास भन्दै थिए दाईको त्यो कुराले मलाई साह्रै नरमाइलो लाग्यो उनी मेरो क्याबिनबाट बाहिरिएपछि केही इमेलहरू हेरेर म पनि बाहिरिएँ रिसेप्सनमा जेसिका गुलाफ चाहिँ फुलिरहेकी थिए त्यो दिन उसले तलदेखि माथिसम्म रातो पहिरन लगाएकी थिए सायद भ्यालेन्टाइन डेमा उसको भ्यालेन्टाइनले उसका अङ्ग अङ्गमा मायाको लाली पोती दिएको हुँदो रिसेप्सनको वरिपरि गुलमोहरका राता फुलहरू बर्सिरहेका थिए मे महिना थियो गुलमोहरको एउटा झपक्क परेको हाँगोलाई हातमा खेलाइरहेकी माझ्दा चालिसे दाईसँग कुम जोडेर सेन्ट्रल पार्कमा बसेकी थिइन् झरीको मौसम सुरु भएको थियो मालदिप्समा साधारणतया जनवरीदेखि अप्रिलको अन्त्यसम्म सुक्खा मौसम रहन्छ भने मेदेखि वर्षा सुरु हुन्छ तर पनि त्यहाँ वर्षाको कुनै भर हुँदैन सुक्खा मौसममा पनि बेला बेलामा पानी परिरहेकै हुन्छ माझ्दा र चालिसे दाईको सम्बन्धको कुनै मूर्त रूप नभए पनि केही विशेष थियो न त माझ्दा चालिसेसँग प्रेम गरेर उसैसँग जिन्दगी बिताउला भनेर नजिक भएकी थिइन् न त चालिसे दाई आफ्नो सुन्दर घर परिवारमा आगो लगाएर माझदासँग जिन्दगी बिताउला भनेर नै दाईले त त्यसबारे केही बताएन तर पनि त्यो सम्बन्ध एउटा आवश्यकताको आकर्षणमा झाङ्गिएको हुनुपर्छ त्यस्तो कुनै आवश्यकता जुन दुवैको साझा थियो आलोकजी कता हराउनु भयो जेसिकाको अगाडि धेरै बेर टोलाए छुक्याएर उसले अलि अप्ठ्यारो मान्दै भने म झल्यास भएँ खासमा लन्चका लागि चालिसे दाईलाई बोलाउन निस्केको थिएँ रातो फुलमै हराएछु दाईको क्याबिनमा पुग्दा उनी त्यहाँ थिएनन् छेउको श्रीलङ्कनले भन्यो चालिसे म्यानेजरसँग आधा दिनको छुट्टी मागेर बाहिर गएका छन् कहाँ गए होलान् उनलाई फोन गरे लाग्यो तर उठाएनन् एक्लै तल झरेर मार्बल क्याफेमा स्मोकिङ टेबलमा बसेर नासी गोरिङ अर्डर गर्दै भने विदाउट बिफ एउटा बङ्गाली वेटरले मुस्कुराउँदै केही पिउनुहुन्छ भनेर सोध्यो मैले उसलाई जिस्काउँदै भने मालेमा दारू पाइँदैन अरू के पिउनु पानी पिलाउ न त मालेमा अल्कोहलिक पेय पदार्थ ब्यान्ड थियो मलाई खासै फरक पनि परेको थिएन किनकि मेरो पिउने बानी थिएन दुबईमा हुँदा साथीहरूको मन राख्न एक दुईपटक बियर पिएको थिएँ त्यति नै हो चुरोटको भने म अम्बली नै भइसकेको थिएँ चुरोटको धुवा नाककै अगाडिबाट उडेपछि माझदाले नाक खुम्चाउँदै भनिन् कति पिउँछ चुरोट हेर ओठे कालो भइसकेको छ अब पिउन छाड चालिसा दाईले कुममा कुम जोडेर बसेकी माझदालाई हेर्दै भने यी ओठलाई चुरोटको ठुटो चुम्ने रत लागेको छ छाडे रिसाउलान् चुम्बनको प्रसङ्ग जोडिनासाथ माझदा लजाइन् उनी लजाउँदै भर्खर अठार टेकेकी तरुणी जस्तै देखेकी थिइन् खुब प्रेम गर्छ है यी चुरोटका ठुटाहरूसँग एकछिनपछि लासको पर्दा उगारेर माझदाले दाईलाई हेर्दै भनिन् दाईले भर्खर पिएर सखाएको चुरोटको ठुटोलाई गोडाले कुल्चेर निभाउँदै भने ओठले चुम्नुसम्म चुमेर पैतालाले कुल्चिन्छु थाहा छैन प्रेम गर्दैछु या घृणा त्यो साँझ उनीहरू माझदाको कोठा नजिकैको एकान्त पार्कमा गफिँदै थिए माझदाले दाईको आँखामा हेरेर माया झल्काउने प्रयत्न गर्दै भनिन् तिमी कुरालाई कति मिठो तरिकाले प्रस्तुत गर्न सक्छौ मलाई तिम्रो यही कलाले आकर्षित बनाइरहन्छ चालिसे यति भनेर माझदाले आफ्नो कुमले दाईको कुममा सानो धक्का दिइन् त्यो धक्काले पक्कै पनि दाईलाई हिम्मतिलो बनायो कुममा कुम जोडेर बसिरहेकी माझदातिर दाईले आफ्नो चिउँडोलाई घुमाएर आफ्ना ओठलाई माझदाको कानको तलको मुलायम गर्दनको नजिकै पुऱ्याए दाईको मुखबाट निस्केको तातो हावाले माझदाको गर्दनमा नजानी तो काँडा उम्रिन थाल्यो उनलाई मिठो काउकुती लागेर आयो माझदाले आकाशतिर हेरेर आफ्नो फोक्सोमा हावा भरेर लामो सास फेरिन् अधैर्य भइरहेको ओठलाई दाइले माझ्दाको मुलायम गर्दनमा बिस्तारै स्पर्श गराए लामो समयपछि कुनै पुरुषले माझ्दालाई त्यति नजिकबाट स्पर्श गरेको थियो सायद त्यही तलतलले नै उनलाई दाईको नजिक ल्याएको हुनुपर्छ दाईका ओठले पैदा गरिरहेको रोम हर्षणको सुखानुभूति माझ्दा आफ्ना आँखा बन्द गरेर लिइरहेकी थिइन् आनन्द मत्ता माझ्दाका परेलाहरू खोल्न मानिरहेका थिएनन् मानौ सौम्य पोखरीमा उनका प्यासी परेलाहरू जलक्रीडा गरिरहेका छन् पानी पर्न थाल्यो दाइले माझ्दालाई उनको आनन्दातिरेकबाट झस्काएर बिउजाउन खोजे दुवैजना उठेर एकअर्काको सामुन्ने खडा भए लामो लामो सास तानिरहेकी माझदाको भिजेको छातीले सामुन्ने खडा पुरुषको छातीलाई गाउकुती लगाइरहेको थियो झरी बेसरी दर्किँदै थियो माझदा झरीमा रुचिरहेकी आफूलाई झन सुक्खा महसुस गर्दै गइन् माझदाका आँखा सामुन्नेको वयस्क पुरुषका आँखामा ठोक्किए र त्यहीँ जड भएर गाडिए उनले चाहेर पनि हटाउन सकेनन् त्यसरी बिजेर नेतृत्व भएकी माझदाको शरीरले एउटा पुरुषको पौरुषतालाई चुनौती दिइरहेको थियो त्यो पुरुषले माझदाको दुवै कुमलाई आफ्ना दुवै हातले समाएर आफूतिर तान्यो र बिस्तारै उनको चिउँडोलाई माथि उठाएर उसले आफ्ना ओठ माझदाका ओठमा लगेर जोड्यो उनीहरू ओठको सतहबाट बिस्तारै चुम्बनको गहिराईमा डुबे त्यो साँझ त्यसरी एकान्त पार्कबाट सुरु भएको चुम्बनको वर्षा माझदाको कोठामा मध्यरातसम्म निरन्तर चलिरह्यो त्यो रात उनीहरूले आफ्ना साझा आवश्यकता पूरा गरे मार्बल क्याफेमा खाएको त्यो दिनको लन्च मलाई साह्रै नमिठो लाग्यो मैले दाइलाई पुनः फोन गरेँ उताबाट एउटी महिलाको आवाजमा उनको फोन स्विच अफ भएको जानकारी आयो म केही सशङ्कित भएँ हफिज चिर्नासाथ जेसिकाले भने आलोकजी श्रीमान इस्माइलले हजुरलाई खोज्दै हुनुहुन्थ्यो म सरासर इस्माइलको क्याबिनतिर गएँ कम्प्युटरमा आँखा लगाइरहेका इस्माइललाई मैले क्याबिनको ढोकानिरबाट सोधेँ सरले मलाई खोज्नु भएको थियो इस्माइलले कम्प्युटरबाट आँखा निकालेर मलाई हेर्दै भने हो भित्रै आऊ न म गएर अगाडिको कुर्सीमा बसेपछि स्माइलले भने आलोक म केही दिनका लागि बिजनेसको सिलसिलामा मलेसिया जाँदैछु यसपालि गल्फुड एटेन्ड नगरेकाले मलेसियन कम्पनीसँग हामीले गर्न लागेको खाने तेलको ब्रान्ड डिल पूर्व निर्धारित तालिकाअनुसार सम्पन्न हुन सकेन यो डिल महत्त्वपूर्ण छ कहिले जाँदै हुनुहुन्छ मैले सोधेँ आजै साँझको फ्लाइटमा केही अर्जेन्ट पऱ्यो भने बिना सङ्कोच मलाई रोमिङमा कल गर्न सक्छौ मैले स्माइललाई शुभयात्राको कामना गरेँ अनि आफ्नो क्याबिनमा गएँ एकचोटि मेल चेक गरेँ अनि पुनः दाईलाई फोन गरेँ फोन अझै अफ थियो आखिर दाई गए कहाँ मनमा यही प्रश्न उठ्यो पाँच बजीतिर इस्माइल गइसकेका थिए जेसिकालाई सियो टुमरो भन्दै म पनि अफिसबाट बाहिरिएँ श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौँ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेसनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौँ एक सरको मायाभित्र आलोक र चालिसदाई पात्रहरू भेटिएदेखिको कथावस्तु हामीले सुन्दै आएका छौँ र आजको श्रृङ्खलामा आइपुग्दा माझ्दा नयाँ पात्र थपिएकी छन् माझदा र चालिसदाईको प्रेम सम्बन्ध पहिलेको घटनालाई आलोकसँग उनले बताएका छन् र आलोकले हामीलाई उपन्यास मार्फत बताइरहेका छन् एकसरको मायाको तेस्रो श्रृङ्खलाको बाँकी अंश वाचन अब सुनौ गुड मर्निङ चालिस दाइले अफिस छिर्नासाथ सबैलाई साझा ब्रिफिङ गरे माझदाले गुड मर्निङको साटो तृप्त आँखामा माया भरेर ओठले मुस्कान दिइन् जसरी कुनै प्यासी बटुवाले बाटोमा भेटेको कुवाको पानी पिएर प्यास मेटेपछि त्यो कुवाप्रति हृदयदेखि नै कृतज्ञता ज्ञापन गरेर हेर्छ माझदाका आँखाले पनि दाईलाई त्यसरी नै कृतज्ञता ज्ञापन गरिरहेका थिए दाई बोतुक्कै भए माझदाको हावभावमा आएको परिवर्तन दाईले महसुस गरिरहेका थिए त्यति बेला उनको हावभाव सुहागरातको भोलिपल्टकी बेहुलीको जस्तै थियो केही समय दुवै अफिसको कर्मकाण्डमा व्यस्त रहे फुर्सदमा दाईले म्यासेन्जरमा माझ्दालाई एउटा सुन्दर फुल पठाइदिए अकाउन्टको हिसाब किताबबाट फुर्सद निकालेर बेला बेलामा दाईलाई हेरिरहेकी माझ्दा म्यासेन्जरमा दाईले नै पठाएको फुल देखेपछि दाईतिर हेरेर लजालु पारामा मुस्कुराइन् एकछिनपछि उनले जवाफमा दुई आँखामा माया भरिएको इमोजी पठाइदिन् दाई फेरि भुत्तुक्कै भए यो छोटो र गुप्त प्रेमिल सम्वादपछि माझ्दा फेरि हिसाब किताबमा नै व्यस्त भएन सायद त्यतिखेर उनी आफ्नो अतीतको यादलाई डेबिट र दाईसँगको वर्तमानको अनाम सम्बन्धलाई क्रेडिट मानेर जिन्दगीको हिसाब मिलाउँदै थिइन् ताईको नामको सिम चलाइरहेको थिएँ मैले वर्क पर्मिट बनिसक्यो अब आफ्नै नामको सिम चलाउँछु भन्ने पनि लाग्यो अनि नयाँ सिम कार्ड किनेर म सी बिल्डिङतिर लागेँ स्कुलको फङ्सन भर्खरै सकिएको रहेछ विद्यार्थीहरू बिस्तारै स्कुल छाड्दै थिए भइरहेको भन्दा राम्रो अफर पाएर चालिसे दाई पहिलेको कम्पनी छोडेर माले पुगे उनको प्याकेज अल इन्क्लुसिभ भएकाले कोठा भने आफैले खोज्नुपर्ने थियो त्यति बेला अहमदले पनि हुलुमालेको जागिर छोडेर दिरागुमा काम गर्न थालिसकेको थियो अहमदकै सहयोगमा दाइले भिलिङलीमा कोठा लिए पछि खर्च जोगाउन उनले कोठा सेयर गरेर बस्न थाले अलिक फरक फरक भए तापनि माझदा र दाईको सम्बन्धमा केही फरक आएको थिएन दाई प्राय हुलुमाले गइरहन्थे कहिले मालेमा त कहिले भेलिङ्लीमा भेट भइरहन्थ्यो प्रत्यक्ष भेट नभएको समयमा उनीहरू फेसबुक र फोनमा भेट गर्थे हप्तामा कम्तीमा पनि दुई दिन दाई हुलुमाले जान्थे अनि माझदासँगै रात बिताएर बिहानै फर्किन्थे हुलुमालेबाट बेलिङ्लीका लागि सिधा डोनी नचल्ने भएकाले दाईलाई तपेडी परेको थियो यद्यपि देह सुखको भोगले सबै बिर्साउँथ्यो दाई र माझदाको समीपता बढ्दै थियो दाईको घरतिरको सम्पर्क भने घट्दै थियो समयको चक्का घुमिरहेको थियो लगभग एक वर्षसम्म कुनै आग्रह र अपेक्षा बिना नै झाँगिँदै गएको सम्बन्धले एक दिन अचानक नयाँ मोड लियो दाइले अफिसबाटै फोन गरेर सन्चै छेउ भनेर सोद्धा जवाफमा माझदाले भनिन् सन्चो छैन के भयो जिउ दुखेको छ मेडिसिन ल्याऊ त म आउँ पर्दैन त्यति धेरै बिसन्चो पनि होइन त्यसो भए म अफिस सकेर त्यतै आउँछु रेस्ट गर्दै गर नआउ चालिसे आज म माइत जान्छु आमालाई भेट्न मन लागेको छ हुन्छ नि त आफ्नो ख्याल राख्नु भोलि भेटौँला साँझ अफिसबाट फर्किएपछि दाइले माझदालाई फोन गरे माझदाले फोन काटेर म्यासेज पठाइन् म भान्सामा आमासँग छु राति अबेर फेरि दाइले फोन गरे फेरि माझदाले फोन काटेर म्यासेज पठाइन् म बहिनीसँग उसको बिस्तारामा छु प्लिज आज कुरा नगरौँ दाइले ओके लेखेर पठाए माझदा अर्को दिन पनि दिनभरि सम्पर्कविहीन रहन् दाईको मनमा चिसो पस्यो माझदाले दाईसँग त्यस्तो व्यवहार कहिले गरेकी थिएनन् राति दस बजीतिर माझदाको म्यासेज आयो चालिसे तिमीसँग भेट्न भन्छ के तिमी अहिले मेरो कोठामा आउन सक्छौ मनमा शङ्काले डेरा जमाइरहेको थियो दाइले तुरुन्तै म्यासेज गरे हुन्छ म आउँछु मलाई पनि शङ्का लाग्न थाल्यो दाइलाई कतै होइन होइन दाइलाई केही भएको छैन उनी कतै फसेका होलान् कोठामा पुगेर कपडा पनि नफेरि सोफामै पल्टिए जो त्यसै आलस्य भएको थियो सोफामा पल्टेको शरीरलाई बिस्तारै उठाएर नयाँ सिम कार्डको कभर खोले मोबाइलमा नयाँ सिम कार्ड हाल्नु अघि दाइलाई फोन लगाएँ उनको मोबाइल अफ नै थियो नयाँ सिम हालेर पुनः ट्राई गरेँ बिचरा स्विच अफ भन्दा भन्दा टेलिकम केटीलाई पनि दिगदार लाग्यो होला मैले घरमा फोन लगाएँ तुरुन्तै लाग्यो हेलो ढोक गरे काका भाग्यमानी भएछ काकी धानकोट न मिल जानुभएको रहेछ भाइ बहिनी पनि घरमा रहेनछन् काकाको खासै धेरै बोल्ने बानी थिएन तर त्यो दिन बोल्ने मन हुँदो रहेछ मजाले बोल्नुभयो बाबु त घर कहिले आउँछस् दुबईबाट मालदिप अघि नै आउँछु भन्थिस् फेरि के के बाना बनाएर आएनस् काका अब एक वर्ष आउँदिन होला मिल्यो भने बिचमा छोटो छुट्टी लिएर आउन सक्छु काकीको माइतीतिरको एउटा राम्रो घरबाट तेरो बिहेको कुरा आएको छ अरे काकीले भन्दै थिए तसँग कुरा गर्न खोजिरहेको थिए घर आएपछि कुरा गरौँला नि काका अहिले किन हतार गर्नु पर्यो र मैले तँलाई कर गर्न खोजेको होइन बाबु तेरि काकीले भनेको कुरा सुनाएको मात्रै हो काकीसँग म पछि कुरा गर्छु यो मेरो नयाँ नम्बर हो ज्योतिलाई भनेर सेभ गर्न लगाउनु होला काकासँग पहिलोचोटि फोनमा लामो कुरा भयो फोन राखेर म बाथरुम बसेँ नुहाएर निस्किँदा छ बज्ने लागेको थियो मैले विलिङली जाने मनस्थिति बनाएँ कपडा लगाउँदै गर्दा मलाई अचानक बहिनीले पठाइदिएको निलो जिन्सको सम्झना आयो फोटो पठाइदिन्छु भनेको पनि धेरै दिन भइसकेको थियो दराजमाथिको सुटकेस निकालेर त्यो पाइन्ट लगाएँ कम्बर र तिग्रामा थोरै टाइट भयो उसले मेरो नापो त लगभग मिलाएकै हो केही महिना यता म थोरै मोटाएको थिएँ फोटो खिचेर पठाउनकै लागि भए पनि त्यो पाइन्ट लगाएँ निलो पाइन्टलाई रातो टी सर्टले साथ दियो पाइन्टको एउटा गोजीमा चुरोट र लाइटर अनि अर्कोमा मोबाइल हाल्दा त हिँड्नै गाह्रो गाह्रो भएको थियो दाइले दिएको सिम कार्ड फिर्ता गर्ने मनसायले त्यसलाई सानो वाच पकेटमा हाले निस्किने बेलामा ट्राई गर्दा पनि दाइको मोबाइल अफ नै थियो म ढोका लगाएर बाटो लागेँ माझताली ढोका खोलिन् उनको अनुहार युद्ध हारेर फर्किएको सिफाएको जस्तै देखिन्थ्यो चालिसे दाईभित्र छिर्नासाथ उनी ढोका बन्द गरिन् दाइले माझ्दाको नजिकै उभिएर सोधे कस्तो छ तिमीलाई ठिक छु अनुहार मलिन देख्छु त के कुराले पिरोलेको छ तिमीलाई माझ्दाले मुस्कुराउने कोसिस गर्दै भनिन् केही होइन हल्का टाउको दुखिरहेको छ बस न म कफी बनाउँछु दाई सोफामा बसे माझ्दा दुई कप कफी लिएर आइन् एउटा कप दाईलाई दिएर उनी दाईको बायाँतिर सोफाको अगाडि भुइँमा बसिन् दाईले माझ्दातिर हेर्दै सोधे ल किन तल बसेकी तिमी माझदाले पनि दाइतिर हेर्दै भनिन् त्यत्तिकै बस्न मन लागेर उनको मुस्कुराउने प्रयास जारी थियो तर सफल हुन सकेकी थिएनन् दाई कफीको कप हातमा खेलाएर बसिरहे उनले कुनै प्रतिक्रिया जनाएनन् माझदाले आफ्नो कप भुइँमा राखिन् र भनिन् चालिसे एकछिन मेरो शिर दबाइदेऊ न माझदाले आफ्नो शिर दाईको काखमा राखिदिन् दाईको हातको कफी छचल्कियो तर पोखिएन दाई माझ्दामा अचानक आएको परिवर्तन निहालिरहेका थिए माझ्दाले आफ्नो अनुहारलाई दाईको काखमा घोप्टी पारिदिएन् दाई कफी भुइँमा राखेर यथास्थितिमै बसेर आफ्ना औँलाहरूले माझ्दाको शिर मुसार्न थाले दाईका औँलाहरू माझ्दाको केश राशिभित्र बिस्तारै बिस्तारै चलायमान हुँदै गए मनमा अनेक कुरा खेलाउँदै औँला चलाइरहेका दाईले माझ्दाको घोप्टिएको अनुहारबाट आइरहेको सुक्ख सुक्ख आवाजलाई केही ढिलो गरेर सुने सुन्नासाथ दाईले आफ्ना औँलाहरू माझ्दाको केशबाट झिकेर उनको शिरलाई आफ्नो काखबाट उठाए दाइले माझ्दाको चिउँडो आफूतिर तानेर उनको मुहारमा हेरुन्जेलमा सोक्क सोक्क आवाज एउटा भावावेक क्रन्दनमा परिणत भइसकेको थियो आँसुको धारामा स्नान गरिरहेका माझ्दाका आँखा जब चालिसे दाईका आँखामा ठोकिए तब उनको क्रन्दनभित्रबाट स्पष्ट आवाज आयो चालिसे आई एम प्रेग्नेन्ट अचानक मेरो अगाडि बिल्डिङ इन्ट्रान्समा झुन्ड्याइएको झुमर खसेर चुरुम भयो म त खङरङ्गै भएँ बिल्डिङबाट निस्केर आइजिएमएचको तिनेर पुगेको थिएँ मेरै पछाडि बमै जस्तो बुडुम्ब केही पड्क्यो मेरो त सातो पोतो नै उड्यो आङ पनि जिरिङ्ग भयो पछाडि फर्केर हेर्दा त स्कुलको फङ्सनबाट फर्किरहेको एउटी फुच्चीले बेलुन फुटालेको रहेछ फुच्चीलाई एउटा मिठो स्माइल दिएर मुटु शान्त पार्दै म बिलिङली जेट्टीतर्फ अगाडि बढेँ चुरुटको तलतल लाग्यो अनि बिलिङली जेट्टी नजिकैको स्कुटर पार्किङ छेउमा गएर उभिएर खल्तीबाट चुरोट र लाइटर निकाले बहिरहेको हावालाई बायाँ हत्केलाले छेक्ने प्रयास गर्दै ओठले चुरोट च्यापेर लाइटर कोरे लाइटरको फ्लेम एडजस्टर पुरै खुलेको रहेछ आगो हर्र बलेर मेरो नाकको डाँडीसम्म आयो म जसङ्ग भएँ हातले लाइटरै छाड्यो टिपेर त्यसको एडजस्टर मिलाएँ चुरोट ताने अनि टिकट लिएर डोनीमा चढेँ घरि झुमर खसेर खङरङ्ग बनाएको छ घरि बेलुन पड्केर सातो उडाएको छ घरि लाइटरको आगोले झस्काएको छ मलाई यो के भइरहेको छ सायद दाइला माझ्दाले चालिसे एम प्रेग्नेन्ट भन्दा मलाई भएका त्यही थोक एकैचोटि भएको हुनुपर्छ दाईका हातकोडा फतक्कै गलेर आए काखमाथि लडिरहेको माझ्दाको बैरागी शिर दाईलाई अचानक भारी लाग्यो त्यही शिरले थिचेर उनलाई सोफाबाट चिप्लाएर भुइँमा थेचार्यो दाई काठको मुडो जस्तै भए माझदा उठेर सम्हालिँदै आँसु पुस्न थालिन् माझदाको घोक्क घोक्क हराइसक्दा पनि दाई मौन नै थिए एउटा ठुलो आँधीबेरी आएपछिको त्यो अवस्थामा कोठामा पुरै सन्नाटा छायो दाईले बसी बसी चुरोट सल्काए माझदा मौन रहेन् तिनपटक मुखबाट धुवाको मुस्लो उडाएपछि दाईको बोली फुट्यो कति भयो माझदाले दाईतिर पुलुक्क हेरेर सुकेको घाँटी भिजाउन थोक निलिन् र भनिन् छ हप्ता दाईले कुनै प्रतिक्रिया जनाएनन् चुरोट तान्दै भित्तातिर नजर फालेर बसिरहे केही बेरपछि लामो सास तान्दै माझदा बोलिन् गल्ती मेरै थियो मैले सावधानी अप्नाउनु पर्थ्यो श्रुति सम्वेकमा जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन तपाईँ सुन्दै हुनुहुन्थ्यो तेस्रो श्रृङ्खला हामीले आज पृष्ठ छप्पन्नमा ल्याएर रोकेका छौँ अर्को साता चौथो श्रृङ्खला सन्ताउन्न पृष्ठबाट वाचन गर्नेछौँ जीएस पौडेलको उपन्यास सरको मायाको यो वाचनसँगै आजको श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे विदा हुन्छौँ नमस्कार शुभरात्री